यो कथा आजभन्दा धेरै वर्ष अगाडिको हो म आफ्नो मामा घर छुट्टीमा गएको थिएँ मेरो मामाघर पहाडी जिल्लामा रहन्छ मामा घर नजिकै एउटा खुला छ जसले मेरो मामा घरको नजिकैको गाउँ र मेरो मामा घरको बस्तीलाई निकै नै सुन्दरता दिएको छ म एक महिना लामो छुट्टी मनाउनको लागि मामा घरमा गएको थिएँ मामा पनि एकदम रमाइलो खालको हुनुहुन्छ अनि त्यहाँ खेल खेल्नको लागि पनि राम्रो व्यवस्था थियो चौरहरू नजिकै थियो हामी खेलिसकेपछि म र मेरो मामा घरको साथीहरू खोलामा नुहाउन जाने गर्दथ्यौँ एक दिनको कुरा हो त्यसै गरी गेम खेलिसकेपछि एकजना साथी र म खोलामा नुहाउन भनी गएका थियौँ झन्डै पच्चिस तिस वर्षका चारजना केटीहरू पनि खोलामा पौडी खेल्न भन्दै आएका रहेछन् तिनीहरू हल्का रक्सी सेवन गरेर आएका जस्तो देखिन्थे हल्का झ्यापको तालमा उनीहरू रमाइलो गर्दै पौडी खेलिरहेका थिए त्यति बेला खोला वरिपरि अरू मान्छे खासै थिएनन् म र मेरो मिल्ने साथी राजेश मात्र खोलामा नुहाउँदै थियौँ भने उतापट्टि चारजना हामीभन्दा अलि बढी उमेरका केटीहरू खोलामा पौडी खेल्दै जिस्किँदै थिए हामीहरूको शरीरमा कपडाको नाममा मात्र फेन्टी मात्र थियो भने केटीहरूको शरीरमा भने पेटीकोटले तलदेखि माथि छोपेका थिए केही समयपछि केटीहरूले हामीलाई पनि छुने खेल्ने भनेर बोलाए हामी सोह्र सोह्र वर्षका भर्खरका ठिटाहरू भिजेको शरीर देखेर अघिदेखि नै उत्तेजित भइसकेका थियौँ उनीहरूले बोलाए लगत्तै हामी पनि हुन्छ भन्दै उनीहरूसँगै छुने खेल्न भनेर गयौँ केटीहरूको रक्सीको नसाले गर्दा खासै होस बहसमा थिएन त्यसैले हामी पनि त्यहीसँगै रमाइलो गर्न लाग्यौँ यसै क्रममा छुने खेल्दै गर्दा पानीभित्र अथवा पानी बाहिर विभिन्न छुने बाहनाले उनीहरूको गुफे अङ्गतिर हामीले छुने कोसिस गर्थ्यौँ भने उनीहरू पनि निकै नै जिस्किँदै हामीहरूबाट भागे जस्तो गर्थे तर शारीरिक सम्बन्ध हुनुभन्दा अगाडि नै हामीहरू एक एक अर्काप्रति आकर्षित भएर निकै नै उत्तेजित मोडमा गइसकेका थियौँ मेरो लिङ्ग त्यो विजयको शरीर देखेर ठुलो भएर बसिसकेको थियो यसै क्रममा उनीहरूलाई छुने खेल्ने क्रममा मैले एउटीको स्तनमा हात पुऱ्याएँ उनी पनि त्यसको मजा लिँदै थिइन् भागे जस्तो गर्थिन् तर चाहिँ भाग्ने चाहिँ गरिनन् अनि हामी दुईजना नै पानी मुनि डुबुल्की मार्दा कसो कसो मेरो लिङ्गले उनको पछाडि छुन पुगेछ त्यस पछाडि यही छुने खेल्ने क्रममा हामी छजना जहाँ चारजना महिला र हामी दुईजना भर्खरका ठिटा केटाहरूमध्ये एउटा रमाइलो वातावरण सिर्जना भयो दुईजना भर्खरका केटाहरू देखिसकेपछि सायद उनीहरू पनि आज रमाइलो गरौँ भन्ने सोच गरे जस्तो हुन्छ अनि दुईजनाले मसँग र दुईजना मेरो साथी राजेशसँग छुट्टै छुट्टै जिस्किन लाग्यौँ यसै क्रममा पानीभित्र नै हामी डुल्की मार्दै एक अर्कालाई समाउन लाग्यौँ अनि पानीमा नै एउटालाई अँगालो मार्दै अर्कोलाई किस गर्न सुरु गरिन्छ उनीहरू सायद नसाको मातमा सक्छ यस्तो हरकत गर्नलाई कुनै लाजै मानेन भने हामी भर्खरैका सोह्र वर्ष ठिटाहरू यो मौकाको फाइदा छोड्ने त कुरै थिएन मैले दुईजनालाई सँगै एउटा ढुङ्गाको छेल पर्ने ठाउँमा तानेर लगेँ भने मेरो साथी राजेशले मभन्दा अलिक टाढा गएर दुईजनासँग बस्न लाग्यो अनि एउटाको स्तनमा हातले मसाज गर्दै अर्को ओठमा चुम्बन गर्न लाग्यो सायद उनीहरू त निकै नै यसबारे ज्ञान भएका जस्तो लाग्छ एउटालाई किस गर्दै गर्दा अर्कीले त मेरो लिङ्गमा मुख लगाएर पो चुम्बन गर्न लागे मेरो अन्डरवेयरलाई घोडासम्म तानेर उनीहरूले त एउटैले ओठमा किस भने अर्कोले लिङ्ग चुम्बन गर्न लागे म पनि निकै नै उत्तेजित भएको थिएँ त्यसकारण किस गरेको यो स्तनमा निकै नै मजाले मार्दै अर्कीलाई चुसाइरहेको थिएँ यसै क्रममा हाम्रो पोज फेरियो पालो पालो किस गर्ने र लिङ्ग चुस्ने कार्यक्रम भइरह्यो अब तिनैजना निकै नै उत्तेजित भइरहेका थिए भने उतापट्टि राजेशको पनि त्यस्तै भइरहेको थियो होला त्यस पछाडि मैले एउटीलाई ढुङ्गामा उत्तानु पर्न लागेर मेरो साह्रो भएर ठाडो भएको लिङ्ग उसको योनीमा छिराउनु पर्यो रक्सीको नसा त्यसमाथि यौनको नसा दुवै एकै ठाउँमा मिसिएको भएर होला त्यो भिजिएको शरीर पेटीकोट उठाउँदै उनले पनि निकै आनन्दको महसुस गरे भने अर्कीले पछाडिबाट मलाई सुमसुमाउँदै थिए एकछिनसम्म उसलाई मजाले सेक्स गरिसकेपछि फेरि अर्कोलाई त्यही पोजिसनमा त्यही ठाउँमा सुताएर फेरि उसलाई गर्न लागे एउटालाई गर्दा अर्को झन् बढी उत्तेजित भएर मलाई सुमसुमाउने गर्थे भने मलाई दुईवटालाई गर्नलाई भ्याइ नभ्याइ थियो दुईजनालाई पालै पालो पालै पालो गर्दै गर्दा हामी तिनैजना निकै उत्तेजित भएका थियौँ अनि मैले त्यसै क्रममा एउटीलाई गर्दै अर्को यौनी जिब्रोले चुस्न लागे भिजिरहेको पानी त्यसमाथि भित्रबाट बहकिएर निस्कियो यौन रसले मेरो मुख नै चिपचिप बनायो एकछिनसम्म एउटीको यौनी चुस्दै अर्कोलाई सेक्स गरिरहे भने त्यस पछाडि क्रमबद्ध रूपमा दुईजनालाई पालो पालो सेक्स गर्न लाग्यो र यस्तै गर्दै गर्दा झन्डै पन्ध्र बिस मिनटको कार्यक्रम पछाडि मेरो वीर्य स्खलन हुन लाग्यो मैले भने मेरो स्खलन हुन लाग्यो कसो गरौँ भित्रै छोडिदिउँ कि बाहिर झारौँ भनेको अर्की चाहिँले म खान्छु भनेर उत्तेजित हुँदै मेरो लिङ्गलाई गम्मै मुखमा हालिन् मैले सेक्स गरिरहेकीलाई यौनीमा औँलाले खेलाएँ उसलाई पानी पानी बनाएँ भने मेरो लिङ्गबाट स्खलन भएको ब्रिए अर्किचाइको मुखभरि भरिदिए उनीहरूले पनि निकै नै आनन्द लिए किनभने सोह्र वर्षे युवाको निकै नै साह्रो र ठुलो लिङ्ग देखेर होला निकै नै आकर्षित भए अनि लिङ ब्रिय विसर्जन भइसकेपछि हामीहरू नुहाइ धुवाइ गरेर आफआफ्नो घरतर्फ लाग्यौँ र फेरि पनि बेला बेलामा भेट्ने बाचासहित त्यहाँबाट छुट्टियो निकै नै मजा आयो यो दिन मेरो लागि एकदमै अविस्मरणीय छेड बनेर आएको छ र मैले बेला बेलामा फेरि त्यो मौका आउँछ कि भनेर सोध्छु तर एकचोटि कटिसकेको समय फेरि नआउने रहेछ त्यो मजा फेरि दोहोरिएर